डडेलधुरामा युवा पुस्तालाई लिएर नमुना संसदीय अभ्यास गरिने नमुना संसदमा उठेका सवाललाई केन्द्रमा सिफारिस गरिने हतियार सहित आएका भारतीय सुरक्षाकर्मीले कलभट निर्माणमा रोक लगाए भारतले गौरी फन्टा नाकामा निर्माणाधीन सीमा सुरक्षा पोस्ट अवरोध सिर्जना गरेको भन्दै स्थानीयद्वारा विरोध पर्यटन प्रवर्धनको टोली सुदूरपश्चिमको भ्रमणमा सुदूरपश्चिममा देखिएको पेट्रोलियम पदार्थको अभाव आजदेखि पूर्ण रूपमा अन्त्य हुने आयल निगमको दावी र आगामी संस्करणमा खत्तड गोल्ड कप पुरस्कार राशि दोब्बर हुने तीन दिनका लागि तय गरेको राष्ट्रपति रनिङ सिल्ड पाँचौँ दिन आज मात्रै सम्पन्न हुने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुरामा पहिलोपटक नमुना संसदीय अभ्यास गरिने भएको छ संसदीय अभ्यासबारे युवा पुस्तालाई जानकारी गराउने उद्देश्यले प्रदेश नम्बर सातको डडेलधुरामा तीन दिन नमुना अभ्यास गरिन लागेको हो आजबाट तीन दिनसम्म जिल्ला विकास समितिको सभाहालमा नमुना युवा व्यवस्थापिका संसद कार्यक्रम सञ्चालन गरिन लागेको हिजो जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो युवाहरूका सवाल र भूमिकालाई कसरी संसदीय प्रक्रिया मार्फत अगाडि ल्याइन्छ र ऐन कानून वा नियमन नियमहरू कसरी व्यवस्थापिका संसदबाट बनाइन्छ वा संशोधन गरिन्छ भन्ने प्रक्रियासँग युवाहरूलाई परिचित गराउने उद्देश्यले यो अभ्यास गरिन लागेको पत्रकार सम्मेलनमा आयोजक नेपाल युवा संस्था सञ्जाल आयोनका महासचिव भरत बडायर जोशीले जानकारी दिएका छन् पहिलोपटक सिन्धुपाल्चोकमा नमुनाको रूपमा सम्पन्न गरिएको यो नमुना अभ्यास छवटा प्रदेशमा सम्पन्न गरी सातौं प्रदेशको डडेलध्रामा गरिन लागेको कार्यक्रममा आयोजक नियोनका उपाध्यक्ष अनिल सिंह खडाले जानकारी दिएका छन् उक्त नमुना युवा व्यवस्थापिका संसदबाट संसदीय अभ्यास सँगसँगै स्थानीय विषयवस्तुलाई उठान गरी केन्द्र तहसम्म पुर्याइने भएकाले यसलाई महत्त्वपूर्ण रूपमा लिइएको छ कार्यक्रममा जिल्लामा युवासँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका युवाहरू युवा क्लबका व्यक्ति लगायत युवा सम्बद्ध सबै पक्षका गरी सत्तरी जना भन्दा बढी व्यक्तिहरू सहभागी हुनेछन् सहभागीहरूबाटै सभामुख सांसद लगायतका संसदमा हुने सबै पद तथा व्यक्तिहरूको जिम्मा दिइने भएको छ कार्यक्रममा पहिलो दिन संसदभित्रका आधारभूत कुराहरू सिकाइनेछ भने दोस्रो दिन संसदभित्रको मतदान प्रक्रियाबारे सिकाइनेछ त्यस्तै अन्तिम दिन फागुन बाह्र गते तीनदेखि साढे तीन घण्टा लामो नमुना संसद चल्नेछ उक्त संसदीय नमुना अभ्यासमा सांसद एनपी साउद र ज्ञानु देवी गैरेको पनि सहभागिता रहनेछ सो संसदीय अभ्यासको जिल्लाकै सामुदायिक रेडियो युनिटीले प्रत्यक्ष प्रसारण समेत गर्ने आयोजकले जनाएको छ साथै प्रदेश नम्बर सातका प्रमुख सवाललाई उठान गर्ने गरी आयोजना गरिन लागेको उक्त कार्यक्रमबाट एक घोषणापत्र समेत जारी गरिनेछ कञ्चनपुरको पुनर्वास नगरपालिका आठ आनन्द बजारको बसैतर्फ जाने बाटोमा निर्माण भइरहेको कलभट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ कलभट निर्माण कार्य भइरहेका बेला दुई दिन अघि एक दर्जनको हाराहारीमा हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले निर्माण स्थल भारततर्फ पर्ने भएकाले तत्काल निर्माण कार्य बन्द गर्न लगाइएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताएका छन् नेपाल भारत सीमा क्षेत्र भन्दा एक सय मिटर परको नेपाली भूभागमा कलभट निर्माण कार्य भइरहेको नगरपालिकाले जनाएको छ कैलालीको नेपाल भारत सीमावर्ती क्षेत्र गौरी फन्टानाकामा निर्माणाधीन सीमा सुरक्षा पोस्ट अवरोध सृजना गरेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् सीमा सुरक्षा पोस्ट निर्माण समितिले पत्रकार सम्मेलन गरेर भारतीय सीमा सुरक्षा बल एसएसबी र सशस्त्र प्रहरी बल सीमा बल भन्सारले उक्त सीमा सुरक्षा पोस्ट निर्माणमा अवरोध सृजना गरेको जनाइएको छ झण्डै बीस लाखको लागतमा जनताबाट चन्दा संकलन गरेर निर्माण गर्ने लक्ष्य लिएको उक्त सीमा सुरक्षा पोस्ट निर्माणमा झण्डै पाँच लाख खर्च भइसकेको छ सो सीमा पोस्ट निर्माण गर्नका लागि समितिले भारतबाट नेपाल प्रवेश गर्ने साना तथा ठूला मालवाहक गाडीबाट स्वतस्फूर्त रूपमा पचास र एक सय रुपियाँ सहयोग लिने गरेको थियो उक्त पोस्ट निर्माण गर्ने क्रममा सीमा सुरक्षा सशस्त्र प्रहरीका प्रमुख गणेश संग्रौलाले भारतीय सीमा प्रहरीको दबाव र व्यक्तिगत चाहना अनुरूप सहगार्थ रसिद खोसेर लगेको समितिले आरोप लगाएको छ सीमामा पटक पटक अपराध हुने गरेकाले त्यसलाई रोक्न गौरी फन्टानाका उक्त पोस्ट निर्माण गर्न लागि समितिले जनाएको छ पर्यटकीय गन्तव्यको प्रवर्धन गर्न पर्यटन सम्वर्धकको एक टोली सुदूरपश्चिमको भ्रमणमा आएको छ टोलीले सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी प्रवर्धनात्मक वृत्तचित्र निर्माण गर्नेछ नेपाल पर्यटन पत्रकार संघका कोषाध्यक्ष कुमार गाई पर्वतारोहण संघ साइपाल हिमाल शाखाका सचिव किशोर खड्का माउन्टेन टेलिभिजनका वैकुण्ठ चोक गौतम पर्यटन व्यवसायी मेन राणा लगायत यसका लागि खटिएको टोलीका सदस्य किशोर खड्काले बताएका छन् टोलीले बझाङ सदरमुकाम चैनपुरमा ताक्लाकोट मार्ग र उरै भन्ज्याङ पदमार्गका सम्बन्धमा पर्यटन सम्बद्ध व्यक्तिसँग छलफल गरेको थियो चैनपुरबाट हिँडेको टोली खप्तट राष्ट्रिय निकुञ्ज रामारोसन अछाम मालिकार्जुन दार्चुला त्रिपुरा सुन्दरी बैतडी हुँदै कञ्चनपुरको शुक्ला फाटासम्म पुग्नेछ यस क्षेत्रका पर्यटकीय गन्तव्यको छुट्टा छुट्टै र एकै पटक भ्रमण गर्न चाहनेका लागि प्याकेज निर्माण गर्न पनि भ्रमणले सहयोग पुग्ने टोली सदस्य खड्काले बताएका छन् झण्डै दस दिनको यात्रामा सुदूरका मुख्य गन्तव्य पुग्ने प्याकेज निर्माण गरेर प्रचार गर्ने सोच बनाएका छौं उनले भने प्राकृतिक भौगोलिक र धार्मिक पर्यटनका हिसाबले पर्याप्त सम्भावना हुँदाहुँदै पनि धेरै ठाउँ ओझेलमा छन् यो कामका लागि नेपाल पर्यटन बोर्ड र पर्वतारोहण सङ्घ साइपाल हिमाल शाखाले सहयोग गरिरहेको उनले बताएका छन् सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो विद्यार्थीहरूले तोडफोड गरेका छन् इन्जिनियरिङ संकायका विद्यार्थीहरूले प्राध्यापकका पदपूर्तिको माग राख्दै विश्वविद्यालयको कार्यालय तोडफोड गरेका हुन् विद्यार्थीका मागबारे छलफल भइरहेका बेला बीस पच्चिसजनाको संख्यामा आएका विद्यार्थीहरूको एक समूहले अचानक विश्वविद्यालयका प्रशासन कार्यालयमा प्रवेश गरी तोडफोड गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विद्यार्थीहरूले टेबल कम्प्युटर कुर्सी प्रिन्टर पंखा लगायतका सामान तोडफोड गरेको जनाएको छ सुदूरपश्चिम विश्वविद्यालयमा प्राध्यापक ल्याब तथा आधारभूत भौतिक संरचनाको अभाव खेपिरहेका इन्जिनियरिङ संकाका विद्यार्थीहरूले लामो समयदेखि शिक्षक पदपूर्तिको माग राख्दै आएका छन् विद्यार्थीहरूले भने आफूले तोडफोड नगरेको जिकिर गरेका छन् स्वास्थ्य कर्मीहरूको आन्दोलनका कारण बैतडी लगायत देशका जनस्वास्थ्य कार्यालयहरूको कामकाज प्रभावित बनेको छ समय समयमा स्तर वृद्धि भएका तर तह अनुसारको जिम्मेवारी नपाएका स्वास्थ्य कर्मीहरूले पदस्थापना पद व्यवस्थापन गरी तह अनुसारको जिम्मेवारी दिन माग गर्दै आइतबारदेखि सातवटा स्वास्थ्य कर्मचारी ट्रेड युनियनले कार्यालयको कामकाज ठप्प पारेका हुन् स्वास्थ्य सेवा ऐन नौ ख कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रिनु परेको स्वास्थ्यकर्मी राजबहादुर चन्दले बताएका छन् आफूहरूलाई स्तरवृद्धि गरिए अनुसार नै व्यवस्थापन हुनुपर्ने र सरकारले आफूहरूको माग सम्बोधन नगरे आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा बन्द गर्न बाध्य हुने स्वास्थ्यकर्मी निर्मला चन्दले बताएकी छन् कर्मचारीहरू जनस्वास्थ्य कार्यालय बन्द गरी ढोकामा दिनभरि धरना दिएर बसिरहेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च वा इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ पैसाभन्दा कमै खाने जमिनको माग राख्दै आन्दोलनमा उत्रेका कञ्चन प्रकार पीडितको आन्दोलन चर्किँदै गएको छ पीडितले फागुन बाह्र गतिदेखि अनिश्चितकालीन चक्काजामको घोषणा समेत गरेका छन् गत हप्तादेखि चरणबद्ध आन्दोलनमा उत्रेका पीडितले कार्यदलको कार्यालयमा तालाबन्दी गरेपछि सरकारलाई दुई दिन अल्टिमेटम दिएका छन् आरसी पीडित सङ्घर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले सम्बन्धित निकायले पीडितको मागप्रति व्यवस्था गरेका कारण बाध्य भएर चक्काजाम गरेको बताएका छन् उनका अनुसार फागुन दस र एघार गते अल्टिमेटम दिइनेछ उनले दुई दिनसम्म निकासका लागि सम्बन्धित निकायलाई समय दिने त्यस समयमा निकास ननिस्किए पुनः बाह्र गतेदेखि सशक्त रूपमा आन्दोलन चर्काने चेतावनी दिएका छन् पीडितहरूले बाह्र गतेदेखि पूर्व पश्चिम राजमार्ग ठप्प पार्ने चेतावनी दिएका छन् उहिलेको शुक्ला फाँट वन्यजन्तु तथा हालको शुक्ला फाँट राष्ट्रिय निकुञ्ज जग्गा अधिग्रहण मुआब्जा कार्यदलले आरसी पीडित पीडितमाथि सरकारी कर्मचारीले खेलवाड गरेको भन्दै आएको विगतमा प्रमाणीकरणमा परेका व्यक्तिहरू हटाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् आरसी पीडित सङ्घर्ष समितिका सल्लाहकार गोविन्द नेपालीले पीडितको नाममा बन्ने आयोग भत्ता खाने र मोटा आउने बाहेक कुनै पनि काम नगरेको भन्दै बाध्य भएर आन्दोलनमा उत्रेको बताएका छन् सुदूरपश्चिममा केही दिनदेखि देखिएको पेट्रोलियम पदार्थको अभाव आजदेखि पूर्ण रूपमा अन्त्य हुने आयल निगमले दावी गरेको छ भारतमा विधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतले अडचालिस घण्टाको सीमा बन्द गरेपछि सुदूरपश्चिमभरि पेट्रोलियम पदार्थको हाहाकार भएको छ फागुन दुई गतेदेखि भारतबाट पेट्रोलियम पदार्थ लोड हुन नसक्दा सुदूरपश्चिमभरि पेट्रोलियम पदार्थको चरम अभाव भएको निगमका क्षेत्रीय प्रमुख नरेश मान डङ्गोलले बताएका छन् आइतबार पेट्रोलका लागि आठवटा ट्याङ्कर र डिजलका लागि बत्तीसवटा ट्याङ्कर भारतको बन्थारा डिपो गएको र आज लोड भएर आएपछि दिउँसोदेखि वितरण गरिने उनले बताएका छन् कैलाली कञ्चनपुरसहित सुदूरपश्चिमभरि पेट्रोलियम पदार्थको अभाव भएपछि निगममा केही मात्रामा मौजदात रहेको पेट्रोल हिजो धनगढी र अत्तरीय क्षेत्रका पेट्रोल पम्पमा केही मात्रामा वितरण गरिएको छ आज एक लाख छत्तिस हजार पेट्रोल र पाँच लाख चौरासी हजार लिटर डिजेल धनगढी पुग्ने निगमले जनाएको छ भारतले नाका सिल गर्नुका साथै फागुन छ गते पेट्रोलियम पदार्थ डिलर्स एसोसिएसनले विभिन्न माग राख्दै हडताल गरेपछि आपूर्तिमा झन असहजता भएको थियो चार गते नाका खुले पनि पेट्रोलियम पदार्थ डिलर्स एसोसिएसनले अवरोध गरेको थियो त्यसपछि भारतीय निगमका पदाधिकारीहरू पनि निर्वाचनमा खटिएकाले इन्धन लोड गर्नमा समस्या भएको जनाइएको छ सुदूरपश्चिम एघार स्पोर्ट्स क्लबले दोस्रो संस्करणको खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कारको राशि दोब्बर पारेको छ आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्ड कप प्रतियोगिताका विजेतालाई एघार लाख एघार हजार एक सय एघार तथा उपविजेतालाई पाँच लाख पचपन्न हजार पाँच सय पचपन्न पुरस्कार प्रदान गरिने हिजो आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिएका छन् गत पुष एक्काइस गतेदेखि माघ एक गतेसम्म सञ्चालन भएको पहिलो संस्करणको विजेता मनाङ स्याङ्दीलाई पाँच लाख तथा उपविजेता सङ्कटलाई दुई लाख एकाउन्न पचपन्न हजार सहितको पुरस्कार दिइएको थियो पत्रकार सम्मेलनमा पहिलो संस्करणको प्रतियोगिता आयोजना गर्न भएको अठहत्तर लाख सोह्र हजारको आय व्यय विवरण समेत सार्वजनिक गरिएको छ तीन दिनका लागि तय गरिएको नवौं राष्ट्रपति रनिङ सिल्ड दुई दिन लम्बिँदा मंगलबार मात्रै अर्थात् आज मात्रै सम्पन्न हुने भएको छ जारी प्रतियोगिता अवधि एक दिन थप हुँदा समेत खेलहरू सम्पन्न हुन नसक्दा आज मात्रै प्रतियोगिता सम्पन्न हुने भएको हो सोमबारसम्म एथलेटिक्स तर्फका सबै खेल सम्पन्न भइसकेका छन् साथै भलिबल र कबड्डीका क्वार्टर फाइनलसम्मका खेलहरू समेत सम्पन्न भइसकेका छन् सम्पन्न भएका खेलहरूबाट महेन्द्र मावि खलङ्गा एक सय अङ्कका साथ तालिकाको शीर्ष स्थानमा कायमी रहेको छ त्यस्तै बैजनाथ मावि महेन्द्र मावि भन्दा एक अङ्कको फरकले दोस्रोमा कायम रहेको छ यस्तै तालिकामा माउन्टेन मावि बजार त्रिहत्तर अङ्कले तेस्रो उग्रतरा मावि पोखरा छैसठी अङ्कले चौथो स्थानमा रहेको छ आज हुने छात्र भलिबल छात्र कबड्डी र छात्र कबड्डी का सेमिफाइनल र फाइनल खेलकुद हुने जिल्ला खेलकुद विकास समिति कार्यालय डडेलधुराका प्रशिक्षण केन्द्रका प्रमुख नरेश बहादुर थापाले जानकारी दिएका छन् आज रनिङ सिल्डको सेमी फाइनल र फाइनल खेलहरू सहित औपचारिक कार्यक्रमका साथ प्रतियोगिताको समापन